दाजु एघार वर्षको दाजुमा भन्दा बढी जिम्मेवारी तिमीमा रहेछ है घरको है हजुर मलाई पापाको समस्यामा मलाई परेको छ तर यी थोरै याद यता छ थोरै ढोका खोला त साँगुरो रहेछ यसैमा सुत्छौ तिमीहरू होइन हामी बाहिर सुत्छौ बाहिर सुत् यो खाली हो यो हजुर बिस्तारा पनि छैन त माटो छ र पिठो मात्रै छ भाँडाकुँडा भएको एउटा डेक्सी हजुर यति मात्रै हो हजुर थाल भएर पनि थोरै छन् र एउटा परात छ र ठुलो भएर धेरै भाँडा जोड्न चाहन्छु हजुर म ठुलो भएर भाँडा मस्तै बनाउन चाहन्छु यो पापालाई ठिक गराउन चाहन्छु र हिँड्ने गराउन चाहन्छु मैले बाबालाई अवश्य पनि तिम्रो यो कामना तिम्रो इच्छा पुरा हुनेछ तिमी एउटा सात वर्षको बालकले बुवालाई बचाउने जुन प्रण गरेकी छौ तिम्रो त्यो पुरा होस् अनि त्यो पल्लो उसमा के राख्ने गरेका छौ पहिला उसमा यिनी चल्ला ढुक्छ केही पनि छैन त्यही पहिला पहिला कुखुरा चल्ला पालेर बेच्यौ पहिला पहिला पैसा पनि छैन त केही पाल्दैन तिमी त्यही पनि यो अलिकति पैसा भएर जम्मा गरेर बल्ल ल्याएको यहीले ठुलो भएपछि चल्ला झिकेर बेचेर बेचेर हुन्छ कि भनेर यो तिमीलाई एउटा मैले वा कसैले एउटा बाख्रो दियो भने पालेर त्यसबाट हुर्काउन सक्छौ सक्छु मैले बाख्रा दिएँ भने तर कोहीले दिन सक्दैनन् मलाई बाख्रा तिमीलाई गाविसमा गरिबहरूलाई आउने रकमबाट तिमी जस्तो मान्छेलाई त्यसमा तिमी दलितका छोरा हौ जस्तो बाख्रा साख्रा दिने केही गर्दैनन् र गाविसले त पैसा तिर्न सक्दैनौ र त्यही भएर दिँदैनन् हो हजुर तिमी त सात वर्षको भयो बुवालाई बचाउन खोज्ने मान्छे यसरी खुट्टा फुटेका छन् सरसफाइ पनि गर्नु परेन बाबु परे अब म गर्छु लिप्छु छ अब पुरा सफाइ राख्छु नि घर पनि लिप्छु र अब बाबालाई नि गराउने समाज परेछ मलाई र सक्नुहुन्छ भने मेरो बाबालाई नि उपचार गरिदिनु र मलाई बाबाले ठुलो मान्छे बनाइदिनुहुन्छ बाबु हजुर तिमीलाई थाहा छ धनी र गरिब भनेको के हो मलाई थाहा छ तर धनी मान्छेले के के लिन्छन् हामी गरिब छौँ केही लिन सक्दैनौँ हामीले केही पनि लिन सक्दैनौँ अरू धनीले के के लिन्छन् र हामीले लिन सक्दैछ सक्दैनौ पैसा कसरी कमायो होला धनीले गरिबले किन त्यस्तो भयो होला बाबु खै मलाई थाहा छैन ए पैसा भएकोले इन्डिया गन्छन् कमाएको होला हामीले गरिबले त केही कमानै सके छैन किन होला बाबा यस्तो दुःख गर्ने त गरिबले नि दुःख गरिराखेको हुन्छ किन होला खै अब हामीले पनि यस्तै छ र त्यही भएर गर्नै सके छैनौँ हामीले पनि तर बाबाले त्यत्रो बिस बाइस वर्ष ड्राइभर गर्नुभयो दुनियाँको ठिकको काम गर्नुभयो बाबा चाहिँ धनी नहुने तर बसेर खाने मान्छे धनी हुने किन होला बाबा खै बाबाले नि ड्राइभर काम गरेर हामीलाई पाल्नु भयो यत्रो गराउनु भयो अहिले पनि हामीले सोच्ने होला अहिले सोच्नै सके छैन यत्रो शुभ बल्ल ड्राइभर त्यत्रो छ बल्ल मैले सोच्नै सके छैन सोच्छु कहिले काहीँ तिमीलाई निद्रा लाग्दैन हजुर कहिले रातभरि सुत्दा पनि सुत्दैन सोध्छु मैले मलाई सिनेमा हुर्कानु भयो मैले होइन किन यस्तो गर्ने गरेँ हुम्ला भन्ने मन लाग्छ मलाई बाबा तिम्रो आमा मृत्यु हुँदा जम्मा तिन वर्षका थियो तिमीलाई आमाको मुहार पनि याद छैन होला तर तिमी धेरै पाएको पचास वर्षको जस्तो लाग्यो मलाई तिम्रो विचार तिम्रो त्यो भावना बुझ् मैले आमालाई देख्दा देख्दैन कस्तो हुनुहुन्थ्यो मलाई थाहा पनि छैन बुबु पनि पुरा खाना पाइन है खोइ मैले पाँदा पाइन मैले देख्दा देखिनँ कतिसम्म पढ्ने विचार गरेकी छौ मैले दस बाह्र तक पढ्ने विचार गर्छु मैले पढ्नै सकेको छैन अझै तक बस्ने खाने ठाउँ त छैन कसरी पढ्छु र हजुर केही पनि छैन कसरी पढ्न सक्छु र मैले अझै पढेको खालि तिमीलाई सम्झाउँछु बाबु अर्खा तिमी जस्ता दलित गरिब जनजातिका छोराछोरीहरू पढ्न नपाएर घरमा सम्पत्ति नभएर खानपिन नभएर त्यो दिल्लीमा गए त्यहाँ गएर आखिर केही पनि हुँदो रहेछ यसरी आएर फालिनु पर्दो रहेछ तिमी चाहिँ बरु दुःख पाएर पनि यही गाउँमा पढे है त्यसरी दिल्लीतिर लफङ्गेर नगए है हजुर म जान्न मेरो बाबाले ठिक गरायो भने मात्रै जान्छु तर जाँदै जान्न म पढेर

मैले राति नै खाना नभएको बेला कहाँ जा मेटी राति नै डर लाग्छ केहीले छलो भने म बिरामी भयो भने कसले उपचार गर्न सक्छ फेरि बाबाको एक रुपियाँ छैन मलाई कसरी गर्नुहुन्छ उपचार भनेर म कोही जान्न भोकै आज बसौँला भनेर बस्छन् हामी कहिले हो हजुर तर तिमी जस्ता बालबालिकाहरू खान नपाएर सहर बजारतिर गल्लीहरूमा कुर्ला फालिदिएको रोटी पनि टिपेर खान्छन् र कसै कहाँ चोर्न पनि जान्छन् तिमी त्यस्तो गरौली म गर्दैन त्यसो अब म बाबालाई ऊ स्विकार्छु र ठिक गराउँछु मैले बाबालाई कसरी गराउँछु म ठुलो ठुलो भएपछि म आफै गराइदिन्छु तिनी तिनी हात पनि सिधा गराइदिन्छु खुट्टा पनि सिधा गराउँछु र हिँड्ने गराइदिन्छु र मलाई पनि फेरि हेर्नुहुन्छ मलाई पनि पछि हेर्नुहुन्छ है सन्चो गराएपछि जस्तो पढेर के हौँला भन्ने ढोको छ भन त मलाई पढेपछि डाक्टर हुने चाहना छ अहिले डाक्टर हुने चाहना छ किन म डाक्टर भएपछि बाबाको उपचार नै गर्छु भनेर तिम्रो बुवाले बेलैमा डाक्टर नपाएर उपचार नपाएर यस्तो थल पर्नु पर्यो आमाको मृत्यु हुनु पर्यो त्यही भएर तिमी डाक्टर भन्न चाहन्छौ हजुर पैसा पनि भएन र म बाबाको अहिले उपचार नै भएको छैन आज कि भोलि हो भएछ ग्यारेन्टी पनि छैन बाबाको अहिले मैले खालि रोइरहेको छु सोच्दैछु अहिले मैले बाबालाई बाबालाई नि मलाई सोच्दै हुनुहुन्छ तर मलाई त्यत्रो हुर्काउनु भयो र अहिले यत्रो बनाउनु भयो तिन वर्षको काखमै हुर्काउनु भयो आमा बितेपछि है सधैँ बुवाको हजुर बुवाको काखमा सुतेर मलाई हुर्काने भइसक्यो यत्रो गरेर मलाई त्यो पनि थाहा छैन अझै त कतिपयका छोराछोरी त बाबुआमाले पालन पोषण गरेको हुर्केपछि बिर्सिन्छन् तर तिमीलाई सधैँ आँखा वरिपरि घुमिया रहेछ है हजुर मलाई आँखा वरिपरि घुमेको घुमेछ बाबु तिमी जस्ता धेरै गरिब आमाले छोडेर वा मृत्यु भएर बिचल्लीमा परेका तिमी जस्तै बालबालिकाहरूलाई के भन्न चाहन्छौ तिमी त धेरै साहसिला रहेछौ मैले के भन्न चाहने तिमी बालबालिकाहरूलाई नि मैले केही बुझ्नै सकेको छैन अझै र म यत्रोमा नझै हल्का मात्र गर्छु तर गर्नै सकेको छैन गरम गरम भइरहेछ मलाई तिमी गर्नै सकेको छैन अहिले मैले तर मलाई पढ्न इच्छा छ तर मैले पढ्नै सकेको छैन दाइले पनि बाबाले इन्डिया गएर ऊ कमाएर मलाई दबाई खाने भन्नुहुन्छ तँ तँ पनि फेरि पढ्नुहुन्न के हो भनेर मैले तँ नि सोचेछु तर बाबालाई त हो ठिकै हो तँ बाबाले भनेको नि त इन्डिया गएर कमाएर इलाज गरेर र बल्ल पर्ने भनेको तँ समस्या छ मलाई तिमीभन्दा तिन चार वर्ष कान्छो भाइ सात वर्षको यी दुर्गाको कुरा सुन्यौ यति हिम्मत गरेका छन् सात वर्षको बालकले डाक्टर बनेर बुवाको उपचार गर्छु भन्छन् तिमी चाहिँ के गर्छौ म ठुलोलाई त राम्रो मान्छे बन्ने धोको छ खै के गर्नु पढ्न पनि पाइँदैन काम गर्न जाने भन्नुहुन्छ बापाले त्यो पनि गर्न पढ्नु पुरा ठुलो धोको छ के के तपाईँलाई कसैले सहयोग गर्न चाह्यो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न हजुर मेरो सहयोग गर्न चाहनुहुनेले मेरो मोबाइल नम्बर हो अन्ठानब्बे सडसठी उन्तिस सतहत्तर तेइस हजुर जो मेरो नम्बर हो मेरो सहयोग गर्नुहुने दाताहरूले देश विदेश सुदेश जहाँ भी बस्नुभएको छ कुना कुना देश विदेशकोले सहयोग गर्ने जो मेरो नम्बर हो यसैमा ऊ गर्नुलाई मेरो सम्पर्क गर्ने म यहाँ बिस्तारामा छु जति बिचल्ली छ हाम्रो उपाय केही छैन राम भन्ने अब आफ्नो सेमटा छैन लुगा लत्ता केटा उसले किन बच्चाले किनिदिउँ भने पनि उपाय छैन हजुरहरूले सक् सक्दो सहयोग गरिदिनु होला आमा बुवा दिदी बहिनी दाजुभाइले हजुरले गरिदिनु भयो मेरो केटाकेटीको जीवन हजुरको हातमा छ मेरो त अब मेरो पनि अब भनौँ अब छ भनौँ हजुरको हातले सहयोग गरिदिनु भयो भने सानो उपकारले हाम्रो ठुलो हुनेछ धन्यवाद हुने उद्धार हुनेछ हाम्रो हजुरले गरिदिनु भयो भने सहयोग बाबु ल है तिम्रो बुवालाई बचाउने चाहना र डक्टर हुने जुन लक्ष्य छ त्यो पुरा होस् त्यसका लागि देश विदेशमा रहनुभएका जो कोही दाजुभाइ दिदीबहिनीहरूले सहयोग गर्नुभयो भने म खबर गर्नेछु है बाबा बसा है ल म पढेर ठुलो डाक्टर बन्ने मन छ म थला टेकेको बाबालाई पनि सञ्च गराउने चाहन्छु डाक्टर बनेपछि म बाबालाई पुरा बनाउन सक्छु तर मैले पढ्नै सकेको छैन के गरी पर बिहान बिहान खाने खर्च नि हुँदैन तर म खोज्न जान्छु होला तर खोजेर नि कहिले दिँदैनन् होला त्यो एकै ठाउँमा गएको गई गर्ने भने धेरै दिँदैनन् त्यो आएको गर्ने इच्छा भनेर त्यो सोच्दो पनि होला फेरि कहिले फेरि यस्तो गरिब छ बिचरा भनेर सोच्दो पनि होला तिनीहरूले तर मैले त्यो बुझ्दैन होला तर त्यस्तो भन्छन् मलाई के थाहा कहिले मलाई माया गरेर पैसा दिनुहुन्छ कहिले गाली गर्ने गाली त गर्नुहुन्न तर मलाई खाने खर्चमा दिनुहुन्छ त्यो पैसा कहिले दिँदैन होला हजुर नमस्ते मान्छेकै अब बिदा हुनु पूर्व आजको ओजेलका खबरका लागि तपाईँलाई के भन्नु छ त्यसका लागि मोबाइल नम्बर अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा म्यासेज पठाउनुहोला भन्दै र तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी दिपक नेपालीलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते